बाचो अहिले बाहर भयो बाहर पाको गाईको बाचो अहिले बाहर भयो मलाई पानी पिरातीको सानै रहर भयो गैरी त्याउने मै होला एक मा के छ दुई मा दै होला गैरी त्याउने मै होला एक माने होला एक माने भेट्दा पनि हल्ला गाममा हुन्छ एकान्तमा भेट्दा पनि हल्ला गाममा हुन्छ जसरी नि तिम्रो जो भन्ने नै नाममा हुन्छ यही दैवले खानीको कति माया लाउँछ लोकाचारी बनेको यही दैवले खानीको कति माया चारी बनेको बाले खानेको कति माया लाउँछ लोकाचारी बनेको बाले खोचोती पर जान्छे जति नजिक हुन खोचोती पर जान्छे जे परे नि किन डर मान्छे सम्झौली नि झलका अलि यता आउन किन बस्यौ आलाका सम्झौली नि झलका अलि यता आउन किन बस्यौ आलाका सम्झौली नि झलका अलि यता आउन किन बस्यौ आलाका सम्झौली Thank you. पनि झोकिन मल्लाउँछ मिठै बोली बोले पनि झोकिन मल्लाउँछ राम्री केटी देख्नै हुन्न ठोकिन मल्लाउँछ के होला खै हो कति टाढा हुँदा पनि माया लाको हो कति के होला खै हो कति टाढा हुँदा पनि माया होला कयो कादी टाढा हुँदा पानी माया लागो हो कादी के होला कयो कादी हुन्छ देखम देखम एकछिन देख्न पाइन भनी हुन्छ देखम देखम हरे आठ छु मर्दा छोरोमा पनि त देखम दिल बसे नगरमा देखी माया लाउने के जन्मियौ नरमा दिल बसे नगरमा देखी माया लाउने के जन्मियौ नरमा दिल बसे मुना दिल बसिन घरमा